Thank you. नमस्कार स्वागत छ विशेष कुराकानीमा प्रविधि संयोजनसँगै आवाजबाट म घनश्याम गौतम कार्यक्रम विशेष कुराकानी फ्रिक्वेन्सी मोडुलेसनको एक सय दुई तब्लो चार मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio कलको dot com dot com login गरी संसारभर सुन्दै हुनुहुन्छ आज हामीले विशेष गरी एकीकृत नेकपा माओवादीबाट अलग धारमा रहने गरी नयाँ शक्तिको बहसमा लाग्नुभएका एकजना नेता देवेन्द्र पौडेलसँग कुराकानी गर्ने जमर्को गरेका छौँ यति बेला देवेन्द्र पौडेल हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ देवेन्द्रजी तपाईँलाई यो विशेष कुराकानीमा स्वागत छ यहाँलाई पनि धन्यवाद छ अहिले जुन राजनीतिक तरलताको बीचमा नयाँ शक्ति अलिक फरक जुन एकीकृत नेकपा माओवादीबाट टुक्रिएर फरक संगठनको अभ्यासमा हुनुहुन्छ यो संगठनको हिसाबले संगठन मात्रै हो या ठोस कार्ययोजना बनाएर अगाडि जाने छुट्टै एउटा शक्ति हो यो यो खास गरी अब टुक्रिएर जो यहाँले भन्नुभएको छ टुक्रिएर भन्दा पनि वैकल्पिक एउटा राजनीतिक ध्रुवीकरणको निम्ति हामीले सबै पक्ष सबै जनता नागरिक समाज माओवादीका सबै धाराहरू काङ्ग्रेस एमाले सबैसँग छलफल चलाएर सुधारिएको संसदीय व्यवस्था वरिपरि होइन कि यसको विकल्पमा आर्थिक समृद्धि र सुशासन सहितको अब नयाँ प्रणाली देशमा आवश्यक छ संविधान सभाबाट संविधान बनिसकेपछि त्यसको साथसाथै गणतन्त्र संस्थागत भइसकेपछि अब त्यसले अर्को कोर्स अर्को अध्याय अर्को बाटो लिनुपर्छ भनेर र वैकल्पिक धारको निम्ति हामी बहसमा अन्तर्क्रियामा सहभागी हुँदै अगाडि बढ्दैछौँ यो अन्तर्क्रियाबाट तपाईँहरू अगाडि बढ्दै हुनुहुन्छ हिजो जुन दुई हजार बाहन्न सालको पछाडिको यो जनआन्दोलन भयो एकीकृत माओवादीमा अहिलेको एकीकृत माओवादी तत्कालीन नेकपा माओवादी थियो त्यति बेला त्यति बेला पनि तपाईँहरूले फरक शैलीको नयाँ संगठनको नयाँ संरचना सहितको पार्टी भनेर लाग्नु भएको थियो यो एउटा अलिकति फरक देखिन्छ कि एकीकृत नेकपा माओवादीबाट तपाईँहरू नटुक्रिए पनि त्यो जुन शक्तिबाट पार्टीबाट परित्याग गरेर फरक नयाँ शक्तिको अभियानमा आउनुहुन्छ यो बीचमा यो नयाँ शक्ति कहिलेसम्म भन्ने चाहिँ सङ्कट छ अनि यो खास गरी अब तुरुन्तै गठन गरेर एउटा आकार दिन हामी सकिहाल्छौँ तर हामी त्यो गर्दैनौँ किनभनेदेखि हामीले अलिक फरक पहिचान सहितको एउटा वैकल्पिक धार भनेको हुँदाखेरि यो पहिलेकै पूर्ववत माओवादीकै एउटा हाँगोको रूपमा यसलाई निर्माण गर्न हामी खोजेका होइनौँ शैली तरिका संरचनाहरू सबै फरक बनाएर कार्यदिशा पनि अलिक फरक प्रकारले सोचेर जान खोजेको हुँदाखेरि यसले दुई तिन महिना एउटा बहस एउटा छलफल एउटा विरोध समर्थन सहमति सबैको बिचबाट यसले एउटा लोकतान्त्रिक कोष पुरा गरेर मात्रै एउटा वैकल्पिक धारको संगठनात्मक वैचारिक सांस्कृतिक नेतृत्व गर्ने गरी हामीले अलिकति त्यो कोषमा जाने सोच बनाएका छौँ जस्तै यो एकीकृत नेकपा माओवादीबाट तपाईँ लगायतका पैँचालिसजना नेताहरूले एकपटक अब पार्टीको राजीनामा पनि भन्नुभएको छैन जस पार्टी परित्यागको जस्तो कुरा आयो बिचमा आउँदा यो पार्टी नै परित्याग गरेर नयाँ शक्तिको आवश्यकता नेपालमा किन यो खास गरी अब आजका देशका चुनौतीहरूको सामना गर्नको निम्ति अहिले भइरहेका पार्टीहरूबाट शक्तिहरूबाट हामीले सम्भावना देखेका छैनौँ यद्यपि एउटा तर्क जबरजस्ती छ त्यहीँ आफ्नै पार्टीमा जो जहाँ छौँ त्यहीँ बसेर छलफल बहस गर्दा पनि हुन्थ्यो भन्ने कुरा पनि आउन सक्छ तर फेरि पनि देश अर्को ठाउँमा पुगिसकेको छ देशका सामु चारवटा चुनौतीहरू छन् एउटा भूकम्पपछि सिर्जित परिस्थितिलाई देशको पुनर्निर्माण र नवनिर्माणको अध्यायमा लिएर जाने एजेन्डा थियो दोस्रो चाहिँ संविधान सभाबाट केही विमतिका बावजुद पनि बनेको संविधानलाई हाम्रा यी उपलब्धिहरू हुन् यी चाहिँ हाम्रा छुटेका छन् छुटेका विषयलाई हामी सम्बोधन गर्दै यसलाई कार्यान्वयन गरौँ भन्ने दोस्रो चाहिँ चुनौती हो तेस्रो चाहिँ देशले आर्थिक समृद्धि र सुशासनको बाटो अब लिनुपर्छ त्यो पनि हाम्रो नेपालीहरूको चुनौती हो चौथो चुनौती भनेको बिग्रिएको चाहिँ अन्तर्राष्ट्रिय सम्बन्धहरू खास गरी भारत र चिनसितको हाम्रा असमानताहरूका विगतका कतिपय पक्षहरूलाई कुटनैतिक प्रतिवाद गर्दै त्यसलाई सुदृढ गरेर दुई देशलाई नेपालको हितको निम्ति प्रयोग गर्ने कुटनीति सम्बन्धको नयाँ विस्तार हो यी कुराहरूमा हामीले अहिले भइरहेका बहालवाला पार्टीहरूबाट परिपक्वतापूर्वक सम्बोधन गर्न नसकेको बरु उल्टै संविधान बनिसकेपछि बनेको संविधान कार्यान्वयन गर्ने त्यो कुरै छाडौँ कतिपय छिमेकी मित्र राष्ट्रहरूसितको सम्बन्ध पनि एकदम अशोभनीय रूपमा बिग्रिन गएको र त्यसलाई खास गरी आजको एक्काइसौँ शताब्दीमा हाम्रा आन्तरिक सबै पक्षहरूलाई एकीकृत गरेर सबैलाई मिलाएर सुदृढ गरेर चाहिँ कुटनीतिक प्रकारले बिग्रेका कुटनीतिक सम्बन्धहरूको प्रतिवाद गर्नुको साटो आफैभित्र चाहिँ एक्लै अर्कालाई आरोप लगाएर आफ्नो कुरामा विमति हुनेहरूलाई कसैसँग लहर जोडेर एउटा गलत प्रकारको चाहिँ राष्ट्रवादको उत्ताउलो राष्ट्रवादको व्याख्या गरिएको छ अन्तर्राष्ट्रिय सम्बन्ध एकदम कमजोर भनेर बिग्रिने गएको छ त्यसकारण यी चिजहरू चाहिँ अहिले भइरहेका बालवाला पार्टीहरूबाट हामीले सम्भावनामा देखेको हुँदाखेरि एउटा वैकल्पिक धारको बहसमा हामी उत्रेका हौ जस्तै यो बहसमा उत्रेका तपाईँ यसरी भनिरहँदा नि जस्तो हिजो पनि तपाईँहरूले फेरि त्यही पार्टीमा रहँदा त तपाईँ एकीकृत नेकपा माओवादीमा रहँदै गर्दा पार्टीकै उपाध्यक्ष सहितको टोली जुन वैद्य माओवादी भनेर टुक्रिएको थियो त्यति बेला पनि तपाईँहरूले औँलाउनु भएको थियो नि पार्टीभित्रै बसेर आन्तरिक सङ्घर्ष गर्नुपर्छ दुई लाइन सङ्घर्ष गरेर पार्टीलाई नयाँ शक्तिको रूपमा विकास गर्नुपर्छ हिजो अरूलाई पर्दा चाहिँ भन्ने आफू चाहिँ सटक्कै निस्किने होइन हामीले चाहिँ बिस पच्चिस वर्षसम्म प्रयत्न गऱ्यौँ ठुलो लगानी पनि गऱ्यौँ दुःख कष्ट पनि गऱ्यौँ त्यसलाई खास गरी यो पछिल्लो शान्तिपूर्ण प्रक्रियामा आइसकेपछि संगठात्मक रूपमा वैचारिक रूपमा देशका जनताका अबका समस्याहरूको सम्बोधन गर्ने एउटा लायक शक्तिको रूपमा देशको विकल्प दिएर जानुपर्छ भनेर धेरै पटक बैठक पनि भए र गत साल पच्चिस पच्चिसौँले प्रस्ताव पनि केन्द्रीय समितिमा पेश भएको थियो त्यसले पनि एक वर्ष हामीले पर्ख्यौँ होला भन्ने हामीलाई लाग्यो तर फेरि पनि यहाँसम्म आइपुग्दाखेरि छलफल बहसतिरबाट विषयलाई सच्याउन भन्दा पनि अलिकति चाहिँ आरोप प्रत्यारोपतिर लाग्ने र अब त्यसलाई झन् एउटा गलत चाहिँ संस्कार र संस्कृतितिर लिएर जाने र उही संसदीय प्रणाली वरिपरिकै विकल्पभित्र सिङ्गो पार्टी र नेतृत्व पसेर त्यहीँ जाने जुन प्रकारका परिघटनाहरू देखा परे यी सबै कुराहरूले अब हामी चाहिँ यो निष्कर्षमा पुगेका हौँ विगतको प्रसङ्ग भन्दा पनि जनताले एउटा नयाँ शक्तिको रूपमा हामी आबद्ध भएको शक्तिलाई खोजेका थिए जनताको नजरबाट हेर्दाखेरि त्यसको विकल्प दिन नसकेको र पहिलेका त्योभन्दा पहिलेका पुराना शक्तिहरूको जुन प्रकारको निरन्तरता थियो त्योभन्दा कहीँ कतै पुस्तक हुन नसकेको भन्ने आम जनताको जो टिप्पणी त्यसले पनि पुष्टि गर्छ कि त्यो चाहिँ विकल्प दिन सकेन त्यस कारणले अन्तसङ्घर्ष गरेर त्यही वैचारिक बहस चलाएर जान सक्ने भन्दा पनि समयले अर्को अध्यायको माग गरेको हुँदाखेरि हामी चाहिँ यो कोषमा प्रवेश गरेका हौ अब तपाईँले भनेको नयाँ शक्ति चाहिँ कस्तो आकारको कस्तो संरचनामा हुन्छ होइन यो जनताको सुझाव लिएर हामीले परम्परागत रूपमा अरूले गठन गर्ने पार्टी जस्तै गरी हामीले गर्दैनौँ किनभनेदेखि पचहत्तरै जिल्लामा हामी नागरिक समाज जनता बौद्धिक समुदायसँग छलफल अन्तर्क्रिया सुझाव लिएर त्यसका आधारमा खास गरी सुशासन र समृद्धि सहितको समाजवादी चित्र समाजवादी राजनीतिक एजेन्डा देशको चाहिँ कार्यक्रम योजना चाहिँ सुशासन सुधार र सदाचार हामीले भनेका छौँ तिनै विषयहरूलाई आधार बनाएर सबैसित सुझाव दिएर हामीले एउटा वैकल्पिक धार बनाउने कुरा गरेका छौँ जस्तै यो नयाँ शक्तिको बीचबाट यसरी बहस विमर्शहरू तपाईँले जुन जनताबाटै नागरिक मैत्री नयाँ शक्ति पनि भनिरहँदा जस्तो यो नयाँ शक्तिले देशको जुन आर्थिक समृद्धि सुशासनका विषयलाई समेट्छ तपाईँले भन्नुभएको छ हिजो अरू पार्टीले भनेका र तपाईँहरूले भन्नेमा कतै कतै त्यही किसिमको जुन प्रवृत्ति हावी हुने देखिन्छ कि पदको लडाइँ कस्तो हुन्छ अब नयाँ शक्तिमा अनि पदको प्रसङ्ग हो भने यसलाई सङ्गठनात्मक प्रणाली नै हामीले पुरै बदल्ने भनेका छौँ खास गरी प्रयोग नहुने सिद्धान्तको वरिपरि हामीले घुम्नु हुँदैन कुनै कुनै बाद र सिद्धान्त भनेको देशको मुहार देशको परिस्थिति बदल्ने हुनुपर्छ हामीले लिँदै आएका कतिपय कुराहरूका सार्वभौम पक्षहरूलाई हामीले आत्मसात गर्छौँ तर त्यसले मात्रै पुग्दैन आजको युगमा तपाईँले यहाँ गलकोटबाट गरिराख्नु भएको छ संसारभरि नै त्यहाँका युवाहरू संसारभरि गएर देखेर फर्किनु भएको छ र देश हामी कहाँ छौँ संसार कहाँ छ अब सोच्ने तरिका लागू गर्ने तरिका त्यतातिर नभएर उही परम्परागत प्रणाली अनुरूप उही पदको निम्ति प्रतिष्ठाको निम्ति खालि जागिरमा जानको निम्ति भोलिन्टियर्स एउटा सेवाभन्दा पनि आफ्ना वरिपरिका मान्छेहरूलाई निश्चित निकायमा पुर्याउनुको निम्ति राजनीति गर्ने जुन नकारात्मक चित्र देखा परेर र प्रकारान्तरले हामी आबद्ध भएको पार्टी पनि त्यही वरिपरि फस्नु त्यही पुग्नु वास्तवमा इतिहासमा एउटा दुर्भाग्यको पटाक्षेप भए केही पनि होइन त्यसो भएको हुँदाखेरि हामीले अलिकति यो विकास र समृद्धिको प्रश्नलाई अलिक जोरदार रूपमा उठाएर त्यसलाई क्रियात्मक रूपमा लागू गर्ने गरी यो सोच हामीले बनाएका छौँ जस्तो जनताले त फरक तरिकाले पनि बुझ्ने अवसर पाए यो बिचमा जब तीन गते संविधान सभा आयो संविधान सभाबाट संविधान जारी भयो असोजको तीन गते दस गते आउँदा बित्तिकै सुटुक्कै पार्टी परित्याग गरेको डाक्टर बाबुराम भट्टराईले परित्याग गरेको कुरा बाहिर आउँदा आउँदै फेरि पछाडि तपाईँहरू पैंचालिसजना केन्द्रीय समितिले पनि पार्टी परित्यागकै कुरा वातावरण सिर्जना गर्नुभयो यो बीचमा जनताले अलिक फरक पनि बुझेका छन् हिजो महाधिवेशन विशेष महाधिवेशनमा पार्टीको नेतृत्व हस्तान्तरण प्रक्रिया कुरा उठाउँदै गर्दा अहिले पनि पदको लडाईँ छ भन्ने त प्रश्न छताछुल्लै छ नि बिल्कुल होइन पदको निम्ति हामी ठुलै पदमा थियौँ नि बाबुरामजी पनि ठुलै पदमै हुनुहुन्थ्यो अध्यक्षको लडाई होला नि त बाबुरामजीको बिल्कुल होइन उहाँ पनि पार्टीको चाहिँ सिनियर नेता हुनुहुन्थ्यो र त्यो पार्टीले अहिलेकै चाहिँ शैली र तरिकामा देश र जनताको विकल्प दिन सक्दैन त्यहाँ चाहिँ नयाँपन पनि छैन कोही पुरानै कुराको रिपिटेसन भए केही पनि छैन पद र प्रतिष्ठाको निम्ति छ र अहिले यहाँले हेर्नुभयो भने पनि एउटा यस्तो देश एउटा प्रतिकूल एउटा कहरबाट अगाडि बढेको छ पेट्रोल छैन डिजेल छैन जनताका दैनिक उपभोग वस्तुहरू छैनन् ग्यास छैन भौतिक वस्तुले देश आक्रान्त भएको छ यसको प्रतिवाद एउटा जनता सबैलाई लिएर जानुको साटो सात जान चाहिँ झन्डै उप प्रधानमन्त्री बनाएर सबैलाई भागभन्डा गरेर चाहिँ खाने जुन प्रकारको संस्कार राजनीतिको देखा पर्यो यो संस्कारले देश बन्दैन हामीले हेर्नुपर्छ हामीले सिङ्गापुर हेर्नुपर्छ हामीले मलेसिया हेर्नुपर्छ हामीले दुबई हेर्नुपर्छ हामीले नजिकै छिमेकी देशहरू चिन भारत पनि हामीले हेर्नुपर्छ त्यहाँको आर्थिक विकासको चाहिँ सूचकाङ्क हामीले नहेरिकन खालि सिद्धान्तका कुरा गर्ने र व्यवहारमा चाहिँ आफ्नै निम्ति राजनीति गर्ने भनेको आफ्नै निम्ति मात्रै हो भनेर एउटा भोलिन्टियर सर्भिसभन्दा फरक जुन प्रकारको मेसेज जाने गरी हामीले गऱ्यौँ त्योभन्दा माथि उठेर फरक फरकपनसहित जानुपर्छ भन्ने बहसमा हामी छौँ त्यही अर्थमा बुझ्नुपर्छ कुनै केही नपाएर हिँडेको भन्ने कुरा बिल्कुल होइन जस्तै यो अब नयाँ शक्तिको संरचना कस्तो हुन्छ अनि यो बनिसकेका छैन हामी छलफल बहसकै बिचमा छौँ थुप्रै नागरिक समाज बौद्धिक समुदाय त्यसको साथसाथै विभिन्न पार्टीमा रहेका साथीहरू व्यक्तित्वहरूसित छलफल कुराकानी चलेको छ अलिकति लोकतान्त्रिक विधि अनुरूप कसैले लेखेर कसैले भनेर त्यसैलाई सूत्रबद्ध गरेर यो मान भनेर हामीले पेश गर्नेवाला छैनौँ साथीहरू चाहिँ सुझाव जनताको सुझाव लिएर यसको चाहिँ संगठनात्मक राजनीतिक वैचारिक सबै कुराको संश्लेषण हामीले गर्नेछौँ जस्तै यो राजनैतिक वैचारिक संश्लेषणको कुरा गरिरहँदा नि नेपाल अहिले चरम अभावमा छ इन्धन अभावले छटपटाइरहेको छ यहाँका नागरिकहरू बिहान बेलुका भात खान सकिरहेका छैनन् एलपी ग्यासको अभाव छ यो बीचमा जुन देशले एउटा निर्दिष्ट लक्ष्य लिएर क्षेत्रका जनताहरूलाई समयमै खाना खाने वातावरण पेट्रोल पाउने अवस्था यातायातको सहज सुविधाको यो विषयमा सहकार्य गर्नुपर्ने नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने र त्यसमा पनि जुन डाक्टर बाबुराम भट्टराई त संविधान सभाको विवाद समाधान समितिको सभापति पनि हुनुहुन्छ जारी गर्दासम्म उहाँको त्यत्रो एउटा हिम्मत आँट साहस गर्नुभयो यो बिचमा पनि साहस गर्ने नेतृत्व पङ्क्ति लिने बेलामा बाहिर किन भन्ने चाहिँ प्रश्न आम जनतामा बिल्कुल बाहिर होइन बिल्कुल बाहिर होइन यहाँ त खास गरी अहिलेको नेतृत्व स्टेक होल्डरको रूपमा निर्वाह गरेका खास गरी राज्यको प्रशासनिक नेतृत्व सरकारको नेतृत्व सम्हालेका साथीहरूलाई हेर्नुभयो भनेदेखि मधेस पहाड र हिमालको जुन त्रिकुटीय विशेषता छ त्यो विशेषतालाई चाहिँ भड्काउने र जबरजस्ती चाहिँ देशलाई सामाजिक सद्भाव खलल गर्नेतिर लैँदैछ यहाँ त प्रकारान्तले आरोप अरूलाई लगाउने काम हुन्छ तर फेरि पनि यो नै सिक्किमीकरणको चाहिँ अर्को उदाहरण हो खास गरी आफ्नै देशका जनता आफ्नै देशका कतिपय पक्षहरूलाई आरोप लगाएर वार्तामा सहमतिमा ल्याउनेतिर भन्दा पनि दोष लगाएर जुन प्रकारले सद्भाव ल्याउने काम गरिँदैछ यहाँले हेर्नुभयो भनेदेखि मधेसपाट हिमालको भावनालाई जोड्नको निम्ति बाबुराम भट्टराई चाहिँ सबै ठाउँ सक्रिय भएर लाग्नु पनि भएको छ कोही पनि नेता अहिले बनेको संविधान यो कारणले तपाईँहरूको पक्षमा छ यो कारणले छुटेको छ भनेर जनताको बिचमा जाने आँट गरेका छैनन् यसले पनि के कुरा पुष्टि गर्छ भनेदेखि संविधान सभाबाट संविधान बनिसकेपछि जुन देशले कोल्टे फेर्छ अलिकति आर्थिक समृद्धिको बाटोतिर जान्छ भूकम्पबाट सिर्जित भएको देशको चाहिँ भावनात्मक पक्षलाई सम्बोधन गर्छ भन्ने थियो त्यो नभएर उल्टै बाणीचुडी पद लिने पदको निम्ति तछाड मछाड गर्ने सबै पार्टीहरूमा त्यसैको निम्ति हामथाप गर्ने जुन संस्कार देखा परे यो नयाँ होइन यही पुरानैको एकदम चाहिँ भद्दा रूप बाहेक केही पनि नभएको हुँदाखेरि यसरी देश अगाडि बढ्न सक्दैन यसको चाहिँ एउटा बहस छलफल चलाएर देशले चाहिँ चाहेको जनताले चाहेको भावना अनुरूप अलिकति फरक प्रकारले जानुपर्छ भन्ने मानसिकता हाम्रो रहेको छ जस्तै यो नयाँ शक्ति अब कहिलेसम्म आउँछ यो बीचमा नयाँ शक्तिको रूपमा अब आउने त उही पार्टी नै होला फेरि होइन अब यो छलफल चल्दैछ अब केही समय दुई तिन महिना हामी देशका पचहत्तरै जिल्लामा पुगेर अलिकति वैचारिक राजनीतिक सबै बहस चलाएर अब यसको सङ्गठनात्मक रूप सांस्कृतिक रूप यसको सदाचारको कुरा पनि हामीले उठाएछौँ त्यसको चाहिँ अलिकति जनतालाई पारदर्शी हुने तरिका कस्तो अपनाउने भन्ने बारेमा हामी एउटा व्यापक चाहिँ अन्तर्क्रिया छलफल बहसको बिचमा छौँ त्यो एउटा कोर्स पुरा गरेर यसले एउटा वैकल्पिक धारको रूपमा आफूलाई नेपाली जनता सामु उभ्याउनेछ जस्तै यो वैकल्पिक धारका कुरा गरिरहँदा नयाँ शक्तिको बीचमा फेरि पनि त्यो नयाँ शक्ति भन्दा उही माओवादी जनआन्दोलन भन्दा अलिकति पृथकता हुँदा त बन्दुकसँग के सम्बन्ध हुने होला नि होइन बिल्कुल होइन अहिले बन्दुकको होइन अहिले हामी चाहिँ समृद्धि र सुशासनको कुरा गर्छौँ सैद्धान्तिक हिसाबले चाहिँ जस्तो यो बन्दुकको कुरा नगरिरहँदा समृद्धिको कुरा गरिँदा हिजो पनि एकीकृत माओवादी लगायतका केही पार्टीहरूले समृद्धिकै लागे भनेर जुन अहिले मधेसवादी दल छन् उनीहरूले पनि समृद्धिकै लागे भनेर बलिदान त दिए नि बन्दुक त उठेकै हो त्यति बेला पनि रक्तपात भएकै हो अनि त्यसको जिम्मा हामी लिन्छौँ इतिहासको जिम्मा हामीले जहाँसम्म थियौँ त्यो लिन्छौँ तर अबको दिशा बन्दुक होइन अहिले चाहिँ त्यो परिस्थितिमा हामी छैनौँ अबको दिशा भनेको सदाचार सुशासन र समृद्धि हो हामीले त्यो नगरिदिने जङ्गली युगमा फर्किने भनेदेखि त पुरानै कुरा गरे हुन्छ होइन अब चिन र भारत जस्ता देशका विश्वका एउटा ठुला देशहरू चाहिँ आर्थिक समृद्धिको झन्डै दस आठदेखि दस प्रतिशत आर्थिक वृद्धि दरको क्रममा अगाडि बढ्ने अब हामी चाहिँ रोजगार नपाएर संसारभरि विदेशी कहाँ चाहिँ चाहर्न पुग्ने जुन प्रकारको प्रचलन बढ्दै गएको छ त्यो घट्ने भन्दा पनि बढ्ने जुन क्रम छ त्यसलाई नियन्त्रण गर्नको निम्ति अबको बाटो बन्दुक भन्दा पनि समृद्धि हो रोजगार हो सबै मिलेर जनता नागरिक समाज राज्य अन्तर्राष्ट्रिय शक्ति केन्द्रका कतिपय हाम्रो देशमा लगानी गर्न चाहने पक्षहरू मिलेर देशलाई चाहिँ अब समृद्धि रोजगार र सुशासनको बाटोतिर लिएर जानुपर्छ सैद्धान्तिक रूपमा एउटा बहसको एकाडेमिक यन्त्र बन्न सक्ला अहिले देशको परिस्थिति त्यो होइन बनेको संविधानमा छुटेका कुराहरूलाई सम्बोधन गर्दै आन्दोलनरत पक्षहरूलाई वार्ताद्वारा सहभागी बनाएर बिग्रेको कुटनीतिक सम्बन्धलाई कुटनीतिक प्रकारले हल गर्दै देशको समृद्धिको बाटो नै अहिलेको एकमात्र बाटो हो त्यस कारणले अरू बाटोतिर हिँडेर देशको चाहिँ कायापलट हामीले गर्न सकिँदैन अहिले जस्तै यो समृद्धिको कुरा गरिरहँदा हिजो एउटा समाचार पनि आयो मैले रविन्द्र मिश्रजीसँग पनि कुराकानी गरेँ बाबुराम भट्टराईलाई रविन्द्र मिश्र लगायतका मान्छेको भर छ भन्ने कुरा पनि आएको छ नयाँ शक्तिभित्र अब अटाउने मान्छेहरू त केही त होलान् थुप्रै हुनुहुन्छ थुप्रै साथीहरूसित अब छलफल अन्तर्क्रियाहरू चलेको छ सम्पर्कमा हुनुहुन्छ पचहत्तरी जिल्लामा र अभियानको क्रममा हिँड्दाखेरि ठुल्ठुला सभाहरू पनि भएका छन् ठुल्ठुला अन्तर्क्रियाहरू पनि भएका छन् त्यस कारण को को भन्ने कुरा त कालक्रमले हामीले चाहिँ अब देखाउँदै जस्तो यो को भन्दा पनि कस्तो किसिमको व्यक्ति चाहिँ नयाँ शक्तिमा हटाउने सबै खालका व्यक्ति अटाउन सक्छन् अब खास गरी अलिकति लोकतान्त्रिक आन्दोलनमा लागेका देशप्रति जनताप्रति प्रतिबद्ध भएका जसले चाहिँ हिजोको माओवादी आन्दोलनको ब्रान्डलाई सैद्धान्तिक रूपले स्वीकार्न सक्दैनन् उनीहरूलाई पनि यहाँ आउने हामीले चाहिँ अब त्यो बाटो बनाउँछौँ त्यसको साथसाथै वामपन्थी आन्दोलनमा लागेका सबै धाराका हामी मात्रै होइन सबै पनि यहाँ आउने एउटा बिचको चाहिँ बाटो हामीले अप्नाउँछौँ र सैद्धान्तिक हिसाबले जुन जुन वैज्ञानिकले सिद्धान्तकारहरूले सार्वभौम सिद्धान्तहरू प्रतिपादन गरे ती सबैलाई हामीले सम्मान गर्छौँ तर त्यसलाई लागू गर्ने क्रममा चाहिँ आफ्नो प्रकारले व्यक्ति विशेषलाई हेरेर जुन चाहिँ कार्यनीतिक चाहिँ सिद्धान्तहरू बनाए ती मान्नै पर्छ भन्ने छैन त्यस कारणले हामीले बिचको बाटो सबै पक्षहरूलाई समेटेर जाने गरी हामीले चाहिँ अब सैद्धान्तिक आधार बनाउँछौँ प्रारम्भिक छलफल यो चलेको छ जस्तो यो तपाईँहरूमा नैतिक सङ्कट लागेको छ कि देवेन्द्रजी यो कम्युनिस्ट आन्दोलनमा बिचमै भयो अब नयाँ शक्तिले निरन्तरता पाउँछ भन्ने आधार नै छैन नि कसले छाडेको छ बिचमा तपाईँले हेर्नुभयो भनेदेखि संसारभरि कम्युनिस्ट पार्टीका नाम चाहिँ संसारभरिका जनताले फरक फरक ठाउँमा फरक फरक प्रकारले चलाएका छन् रुसकी कम्युनिस्ट पार्टीको नाम कम्युनिस्ट पार्टी थिएन र शैली सामाजिक जनवादी मजदुर पार्टी थियो कोरियाको पार्टीको नाम के अरे वर्कर्स पार्टी थियो अहिले हेर्नुभयो भनेदेखि चाहिँ ब्राजिलसम्मका मध्य अमेरिकाका थुप्रै पार्टीहरूले कम्युनिस्ट पार्टी नाम राख्दैनन् त्यस कारण कम्युनिस्ट पार्टी मात्रै नाम राखे चाहिँ एकदम क्रान्तिकारी तगडा भयङ्कर हुने नभएदेखि नहुने भन्ने कुरा होइन हुनु पर्यो सिद्धान्त समाजवादी हामी जाने भनेको चाहिँ समृद्ध समाजमा जाने हो समृद्ध समाज बनाउनको निम्ति मार्क्सले चाहिँ व्याख्या गर्नुभएको मार्क्सले उत्पादन र वितरणमाथि भएको असमानताको अन्त गर्ने भन्नुभएको समृद्धि नगर्ने कहिल्यै पनि भन्नुभएको छैन उहाँले त्यस कारणले यो सिद्धान्तलाई व्याख्या गर्दाखेरि पनि व्यक्ति विशेष हेरेर मान्छेको रिसका कारणले अन्तर्सङ्घर्षका कारणले सार्वभौम सिद्धान्तहरूलाई गलत प्रकारले व्याख्या गरियो त्यस कारणले त्यो सिद्धान्त छोड्ने भन्ने कुरा हुँदैन त्यसलाई लागू गर्दाखेरि अप्नाइएका गलत तरिकाहरूलाई सच्याएर पुनर्व्याख्या गरेर त्यसलाई विकासित गर्ने कुरा हामीले गरेका छौँ जस्तै यो अब यसरी बुझौँ नयाँ शक्ति पनि कम्युनिस्ट केन्द्रभित्रको एउटा शक्ति हो त्यसको चाहिँ अब एउटा धारा छ र अब खास गरी देशमा एउटा राम्रो युवा छ त्यो देशभक्त पनि हो त्यो त रचनात्मक क्षमता पनि छ तर माओवादी मसालमा हुन्न भन्छ त यहाँकै पृष्ठभूमि हामीले भन्दाखेरि एमालेमा हुन्न भन्छ भनेदेखि उसले पनि त ठाउँ पाउनु पऱ्यो नयाँ शक्तिमा त्यस कारणले हामीले चाहिँ देश र जनताको पक्षमा जुन रूपले काम गर्न चाहन्छ त्यो अट्ने सिद्धान्त हामीले बनाउँछौँ त्यो सिद्धान्त बमोजिम नयाँ कार्यनीति बनाएर नयाँ शक्ति अगाडि बढ्नेछ अगाडि बढ्ने जस्तो यो नयाँ शक्ति बहस चलिरहँदा जुन बुझाइ र एकरूपता आउन सकिरहेको छैन तपाईँहरूको धारणा तपाईँले जसरी व्याख्या विश्लेषण गरिरहनु भएको छ आम जनमानस बीचमा त पनि तपाईँले यो जुन बहस चलाइरहनु भएको छ समग्र मान्छेले के बुझिदिन थाले भने नेकपा माओवादी एकीकृत नेकपा माओवादी यी जसरी टुक्रिँदै टुक्रिँदै बिस्तारै बिस्तारै संविधान सभाको ठूलो पार्टीबाट साना साना स्वरूप स्वरूप हुँदा हुँदै शाखा शाखा अब त लगभग लगभग पाँच छवटा टुक्रा पनि भइसकेको छ टुक्राको बीचमा नयाँ शक्ति पनि टुक्रिने सम्भावना के छ त्यो होइन हामीले फरक तरिका अप्नाउन खोजेका हौँ त्यो चाहिँ अब यहाँले भनेको कुरा पृष्ठभागको सही हो त्यसले चाहिँ समथार्थ रूपमा जे विकल्प दिएर जानु पर्थ्यो वैचारिक रूपमा देशमा शान्ति प्रक्रियामा आइसकेपछि जे विकल्प दिएर जान सक्नु पर्थ्यो त्यो विकल्पतिर भन्दा पनि ऊ पुरानै संस्कार संस्कृति र आचरणमा स्खलित भएर गयो त्यसो भएको हुँदाखेरि त्यसबाट त्यही चरित्रको त्यही शैलीको अर्को हाँगो बिल्कुल हामीले सोचेका छैनौँ बनाउन पनि नैतिक हुँदैन नत्र त त्यही बस्दा नै राम्रो हुन्थ्यो हामीले चाहिँ अलिकति फरक प्रकारले बस चलाएर एउटा धार नै विकल्पको रूपमा जानेर यो अहिलेको विद्यमान प्रणाली वरिपरि होइन यो प्रणालीकै विकल्पमा फरक सहित जाने हाम्रो सोच भएको हुँदाखेरि त्यसैको चाहिँ एउटा अलग चाहिँ हाँगवा टुक्रोको रूपमा होइन सबैसित चाहिँ छलफल चलाएर हामी जान खोजेका छौँ जस्तो यो बिचमा जनताको बुझाइमा अब नयाँ शक्ति भनेको नयाँ पार्टी आउनुपर्छ तपाईँले मैले यस अगाडि पनि उद्घोष गरिसकेको छु कि अब कहिलेसम्म आउँछ दुई तिन महिनाभित्र भन्नुभएको छ यो बिचमा तपाईँहरूको कार्ययोजना कार्यनीति बनिसकेपछि संगठनात्मक धारबाट पार्टी गठन हुन्छ अथवा पार्टी गठन भइसकेपछि कार्ययोजना बन्छ चाहिँ के मुठीभर मान्छेहरूले अब आफ्नो लागेको कुरा चित्त नबुझेर कहीँ कतै थियौँ त्यहाँबाट छुटिएर आएर चाहिँ पत्रकार सम्मेलन गरेर पार्टी गठन गरेर त्यो पार्टीको औचित्य हुँदैन नेपालमा भइरहेकै पार्टीहरूमा अर्को एउटा सानो पार्टी थपेर त्यसको कुनै औचित्य पनि छैन पुष्टि गर्नु पनि सान्दर्भिक हुँदैन त्यो नैतिक पनि हुँदैन त्यस कारणले हामीले चाहिँ अलिकति लोकतान्त्रिक प्रक्रिया अनुरूप सबै ठाउँमा पुगेर छलफल प्रक्रिया गरेर साथीहरूका सुझावहरू लिएर त्यसका आधारमा हामीले अलिकति लामो समय लाग्न पनि सक्छ त्यो कोर्स पुरा गरेर अलिकति लोकतान्त्रिक प्रणाली अप्नाएर संविधान विधि पनि फरक अप्नाएर अलिकति जनताका सुझाव सहित गर्न खोजेको हुँदाखेरि केही समय लाग्न सक्छ र यसले एउटा वैकल्पिक धारको आकार लिन सक्छ जस्तै यो हिजो मात्रै तपाईँहरूको नयाँ शक्तिको एउटा टोलीले प्रधानमन्त्रीलाई भेटेर यो अघोषित नाकाबन्दीको विषयमा एउटा परिपत्र पनि बुझाएको छ नाकाबन्दी खुलाउने प्रयासहरू हिजो आज विभिन्न ठाउँबाट दबावमूलक भइरहेको अवस्थामा नयाँ शक्तिले के गर्दैछ अब होइन त्यो हिजोको कुरा पनि यहाँले जो उल्लेख गर्नुभयो एकदम सही ठाउँमा यहाँले उल्लेख गर्नुभयो जानु पर्यो नि त यत्रो चाहिँ भइसक्यो झन्डै तिन महिना गुज्रिसक्यो मधेसमा ठुलो आन्दोलन छ मधेस हाम्रै देशको एउटा भाग हो त्यहाँका जनता सबै नेपाली हुन् भला भलाकै एकाध मान्छेहरूको घुसपैठ हुन सक्ला त्यो इन्कार गर्न सकिँदैन तर आम जनता झन्डै तेइस प्रतिशत नेपालको कुल जनसङ्ख्याको हिस्सा भएको ठाउँमा हामीले संविधानमा यो कुरा चाहिँ तपाईँहरूको पक्षमा बोल्यौँ भनेर अहिले एकजना पनि राज्यको जिम्मा लिएको व्यक्ति त्यहाँ जान सकेको छैन त्यसो भएको हुँदाखेरि हिजोको चाहिँ ज्ञापन पत्रमा पनि कमसेकम तपाईँहरू गएर बुझ्नु पर्यो त्यहाँ त्यहाँ चाहिँ जनताले उठाएका जनताका आवाजहरू के हुन् भन्ने कुरा बुझ्नु पर्यो त्यहाँको विषयलाई सम्बोधन गर्नु पर्यो त्यसको साथसाथै कुटनीतिक प्रकारले यो भौतिक वस्तुको जुन असहजता छ त्यसको निम्ति चाहिँ क्रियात्मक आरोप प्रत्यारोप होइन कि क्रियात्मक रूपमा पहल गरेर एउटा ठोस निष्कर्षमा पुग्नु पर्यो यसले जनता एकपछि अर्को गरी आक्रान्त हुँदै गएका छन् जनताको दैनिकी भयावह दैनिकी भयावह भन्दै गएको छ त्यसको निम्ति चाहिँ अलिकति आरोप प्रत्यारोपतिर होइन कि एउटा राष्ट्र सङ्कटको रूपमा भएको हुँदाखेरि सबै पक्षलाई लिएर पहल गरियोस् भन्ने कुरा हिजो त्यहाँ ज्ञापन पत्रमा बुझाइएको छ जस्तै यो ज्ञापन पत्र बुझाउने मात्र काम हुन्छ अथवा यस पछाडिको निरन्तर फलोअपको कुरा पनि हुन्छ निरन्तर पहल हुन्छ निरन्तर पहल हुन्छ निरन्तर प्रयत्न पहल हुन्छ सदनमा पनि सायद अब अहिले केही न केही चाहिँ छलफल त्यहाँ विभिन्न रूपले चल्ला अब जुन प्रकारले परिपक्वता अहिले बहालवाला सरकारले यी सबै विषयमा निर्वाह गर्न सक्नु पर्थ्यो त्यो परिपक्वता चाहिँ नभएको हुँदाखेरि हामीले चाहिँ नागरिक समाज मार्फत जनता मार्फत अरू कतिपय पक्षहरू मार्फत त्यसको क्रमशः चाहिँ दबाब दिएर पहल गर्ने लिनको निम्ति आफ्नो आवाजलाई अगाडि बढाउँछु जस्तो यो नयाँ शक्तिलाई एउटा आरोप छ नि जन्मिन नपाउँदै आरोप आइसकेको छ भारत प्रस्त छ भनिएको छ नि त्यो चाहिँ एउटा गोएबल्स भन्ने बेलायतका मन्त्री थिए उनीको चाहिँ शैलीको निरन्तरता हो हजार पटक चाहिँ त्यसको निरन्तरता गरेर आरोप गर्नुभन्दा एकपटक प्रमाणित गर्न चुनौती दिन चाहन्छु म व्यक्तिगत रूपमा कसैले चाहिँ आफ्नो विचारमा सहमत भएन भनेदेखि त्यसलाई भारत प्रस्त भनेर आरोपित गर्ने कुनै तुक्पिन छैन कसैलाई पुष्टि पनि गर्न नपर्ने कहीँ टेबल पनि गर्न नपर्ने यस्ता प्रकारका झुटा खेती र चाहिँ आरोपको पछाडि लाग्नुको कुनै अर्थ छैन प्रमाणित गरेर देखाउनु पर्यो नि त प्रमाणित गरेर देखाउने हो भनेदेखि खुला मञ्चमा गएर त्यस्ता देशघातीहरूलाई फाँसी दिनुपर्छ हत्या गर्नुपर्छ अथवा दण्डित गर्नुपर्छ तर यस्ता नहुने कुरा गरेर जनतालाई गाउँ घरका सोझासिधा जनतालाई एउटा भ्रमित पार्ने काम कतैबाट पनि नहोस् वैचारिक बहसमा उठाइएका छलफलहरूमा आफ्नो विमतिमा के आफ्नो कुरामा विमति राख्नेहरूलाई यो लोकतान्त्रिक विधि अनुरूप चाहिँ त्यसलाई एउटा पद्धति र प्रक्रियामा छलफलमा सहभागी हुन विनम्रतापूर्वक हामी सबै पक्षलाई अपिल गर्न चाहन्छौ झुटा कपोल कल्पित प्रचार र चाहिँ त्यस प्रकारका आरोपहरूको कुनै तुक अर्थ र सान्दर्भिकता छैन हामी कुराकानीको अन्त्यमा छौँ देवेन्द्रजी अन्त्यमा रेडियो गलकुट सुनेर बस्नुहुने श्रोतालाई तपाईँ के भन्न चाहनुहुन्छ खास गरी यो शुभ दिपावलीको पूर्व सन्ध्यामा अब लोकतन्त्रको निम्ति नेपालमा राजतन्त्रको अन्त गर्नको निम्ति विभिन्न प्रकारले गलकोटका जनसमुदायहरूले उल्लेख्य भूमिका निर्वाह गर्नुभएको छ ती सबै आन्दोलनमा सहभागी भएका जनसमुदायहरूले जसरी देशको विकल्पमा आफूलाई सहभागी बनाउनु भएको थियो अर्को विकल्पको खोजीको निम्ति अगाडि बढ्न अपिल गर्दै शुभ दीपावलीको मङ्गलमय हार्दिक कामना पनि म व्यक्त गर्न चाहन्छु हुन्छ तपाईँका लागि पनि सामुदायिक रेडियो गलकुता फिल्मको तर्फबाट दिपावलीको शुभकामना दिन्छौँ र नयाँ शक्तिले नयाँ एउटा आर्थिक समृद्धिको बाटो तय गरोस् यो शुभेच्छा राख्छौँ समय र सम्वादका लागि देवेन्द्रजी तपाईँलाई धन्यवाद धन्यवाद आज हामीले विशेष गरी कार्यक्रम विशेष कुराकानी अन्तर्गत रहेर एकीकृत नेकपा माओवादी परित्याग गर्नुभएका तथा नयाँ शक्ति अभियानमा जुट्नुभएका नेता देवेन्द्र पौडेलसँग कुराकानी गरेका थियौँ यो कुराकानीसँगै आजका लागि विशेष कुराकानीको लागि छुट्याइकन दारित समेत सकिन लागेको छ आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह प्रतिक्रिया दिन सक्नुहुन्छ दिनजलसम्म रेडियो सुन्ने श्रोता तपाईँलाई धन्यवाद दिन चाहन्छौँ प्रतिक्रियाका लागि गलकुटाफमा एट जिमेल कममा इमेल गर्न सक्नुहुनेछ आजको कार्यक्रम विशेष कुराकानीको यो श्रृङ्खलाबाट प्रविधि संयोजनसँगै आवाजको साथी म घनश्याम गौतम आज्ञा चाहन्छु ज्ञान सूचना र मनोरञ्जनको लागि सामुदायिक रेडियो गलकुटाफेम एक सय दुई थप्लो चार मेगा सुन्दै गर्नुहोस् नमस्कार